कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार को सुविधामा पनि उपलब्ध गराइनेछ का पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सुचीले लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउनु पर्ने बताउनु भएको छ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि पत्रकारसँग कुरा गर्दै सुचीले शान्तिको सन्देश र प्रजातन्त्र बलियो भएको सन्देश लुम्बिनीबाटै विश्वभर प्रवाह होस् भन्ने कामना समेत गर्नुभयो हेलिकप्टर चार्टर गरी बिहान लुम्बिनी पुग्नुभएकी सुचीले लुम्बिनीमा चार घण्टा बिताउनु भयो उहाँले मायादेवी मन्दिर बर्मा बिहारमा पूजापाठ विश्व शान्तिदीप म्युजियम केन्द्रीय नहरको नौका जलक्रीडा लगायतको अभिरुचिपूर्ण अवलोकन गर्नुभयो लुम्बिनी गुरु योजना अनुसार सम्पन्न भौतिक प्रगति तथा भावी कार्य योजनाहरूको बारेमा लुम्बिनी विकास कोषका सदस्य सचिव अजित मान तामाङ लगायतका पदाधिकारीहरूले सूचीलाई जानकारी गराउनुभयो एकीकृत नेकपा माओवादी र नेकपा माओवादी लगायतका पाँच दल बीच कार्यगत एकता गर्ने सहमति भएको छ नेकपा माओवादीको कार्यालय बुद्धनगरमा बसेको एकीकृत नेकपा माओवादी नेकपा माओवादी एकीकृत मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको संयुक्त बैठकमा कार्यगत एकता गरेर अगाडि बढ्ने सहमति बनेको छ थप छलफलका लागि अर्को बैठक असार सात गतेका लागि बोलाइएको नेकपा माओवादीले जनाएको छ बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल कमलदाहाल प्रचण्डले नमिले अब प्रतिक्रियावादीले खत्तम पार्छन् भन्दै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको स्रोतले जनाएको छ युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमालेको नौ महाधिवेशनले संसदीय दलका नेता केपी शर्मा ओली नै सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुने दावी गर्नुभएको छ एमाले पन्ध्र सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेकाले नै ओली सर्वसम्मत अध्यक्ष बन्ने उहाँको दावी छ नेकपा एमाले प्रचार विभाग ले चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले महाधिवेशनको अन्तिम समयसम्ममा वरिष्ठ नेता माधव कुमार नेपाल प्रस्तावक र अध्यक्ष छलनाथ खनाल समर्थक रहेर ओलीलाई अध्यक्षमा चयन गर्ने बताउनु भएको छ उहाँले अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाललाई पार्टीको अध्यक्षको वरिष्ठ नेता बनाई सम्मान व्यक्त गर्नुपर्ने बताउनु भएको छ उहाँले अध्यक्ष खनाल र नेपाल विगतमा पनि अध्यक्ष बनिसकेकाले प्राकृतिक न्यायिक हिसाबले ओली अध्यक्ष बन्नुपर्ने बताउनु भएको छ नौ महाधिवेशनलाई लिएर एमाले नेताहरू एक अर्काप्रति आरोप प्रत्यारोप गरिरहेका बेला युवा नेता बस्नेतले भने आज कसैलाई पनि आरोप लगाउन चाहनु भएन संविधानसभा सदस्यको उपनिर्वाचन आउन अब एक साता मात्रै बाँकी रहेकाले एक अर्कालाई आरोप लगाए निर्वाचनमा असर पुग्ने भन्दै निर्वाचन प्रचार प्रसारको क्रममा कुनै नेतालाई आरोप लगाउन नपाउने नियम बनाएको पनि अध्यक्ष बस्नेतले बताउनुभयो सरकारले नेपाल टेलिकमको सेवालाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदारी भित्र्याउने काम अगाडि बढाएको छ यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले टेलिकमको तीस प्रतिशत स्वामित्व रणनीतिक साझेदारीलाई दिने तयारी गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभएको छ व्यवस्थापिका संसद विकास समितिको आजको बैठकमा सभासदहरूद्वारा सोधिएको जिज्ञासामा मन्त्री डाक्टर रिजालले भन्नुभयो रणनीतिक साझेदारीका लागि हामी प्रस्ताव आह्वानको तयारी गरिराखेका छौँ प्र आएका प्रस्ताव अध्ययन गर्छौँ र उत्कृष्ट प्रस्तावसँग सम्झौता गर्छौँ टेलिकममा रणनीतिक साझेदारी दिने युगको माग हो यसले टेलिकमको सेवालाई सुस्त बनाउन सहयोग पुर्याउँछ उहाँले भन्नुभयो मन्त्री डाक्टर रिजालले नेपाल टेलिकम बिनाको दूरसञ्चार सेवा कल्पना गर्न सम्म पनि नसकिने चर्चा गर्दै यसको सेवालाई गुणस्तरीय र चुस्त बनाउन पहिलो प्राथमिकता दिएको जानकारी दिनुभएको छ अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण राख्दै सञ्चार नीति परिमार्जनको कार्य अगाडि बढेको श्रमजीवी पत्रकार एन कार्यान्वयनका अवस्थामा अनुगमन भइरहेको मन्त्री डाक्टर रिजालले बताउनु भएको छ इरानका राष्ट्रपति हसन रुहानीले इराकमा रहेका इस्लामिक चरमपन्थी विरुद्ध कारवाही गर्न इराकी सरकारलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ उहाँले इराक समस्या समाधान गर्नका लागि इरानले सेनालाई परिचालन नगर्ने पनि बताउनु भएको छ तर अज्ञात सूत्रले भने इरानले यसअघि नै विशेष सैन्य बल पठाइसकेको दावी गरेको छ तर यसको इरानले खण्डन गरेको छ उहाँले इराक सरकारले इरानसँग समस्या समाधानका लागि सहयोगको अपिल गरे गरेमा आफूहरू इराक इराकका चरमपन्थी विरुद्ध जस्तो सुकै कारवाही गर्न पनि तयार रहेको बताउनुभयो इराकले भने इरानसँग सहयोगका लागि मद्दत नमागेको रुहानले बताउनु भएको छ Islamic state in Iraq and Levant आइएसका विद्रोहीले इराकका मोसुल र त्रिकुक सहर कब्जामा लिएपछि इराकमा सुरक्षा चुनौती बढेको छ र विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान तीनवटा खेल हुने भएका छन् राति पाउने दस बजेपछि हुने पहिलो खेलमा इक्वेडर र स्विजरल्यान्ड तथा राति पाउने एक बजेपछि हुने दोस्रो खेलमा फ्रान्स र हन्डुरस भिन्नेछन् प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजे हुने तेस्रो खेलमा अर्जेन्टिना र बोस्निया एन्ड हर्गोज बिहा बीच प्रतिस्पर्धा हुनेछ तुलनात्मक रूपमा हर्गोज भन्दा अर्जेन्टिना बलियो टिम मानिन्छ यसअघि नै आज बिहान सम्पन्न भएको खेलमा आइवरी कोस्ट इटली र कोस्टारिका विजय बनेका छन् भने गैरातीको खेलमा कोलम्बियाले विश्वकपमा विजय सुरुवात गरेको छ आइभरी कोस्टले जापानलाई दुई एक गोल इटलीले इङ्ल्यान्डलाई दुई एक गोल अन्तरले नै पराजित गर्यो त्यस्तै आज बिहानको खेलमा कोस्टारिकाले उरुग्वेलाई तिन एक गोलले पराजित गरेको छ गैरातीको खेलमा कोलम्बियाले ग्रिसलाई तिन शून्य गोल अन्तरले पराजित गरेको थियो हवस् त प्रहान चार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबर को साथ में जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी साइन्स र टेस्ट मात्र कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टिलर्निङ खैरानी नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर